भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ हप्तामा छ दिन चाहिँ आउँछौँ र तपाईँको माझमा निकै नै चर्चित लोकभाकाहरू राख्ने गर्छौँ लोकसङ्कारको व्यवसायमा रहेर आज पनि मैले निकै नै मिठा मिठा निकै नै रमाइला खालका मनमा स्पर्शी सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा लिएर उपस्थित भइसकेको छु र तपाईँले यति बेला लोकसङ्कारको व्यवसाय रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी लोकसङ्कारको आजको व्यवसायमा मैले सबै खाले गीत सङ्गीत तपाईँको माझमा लिएर आएको छु र आशा छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै हुनुहुन्छ र मिठा मिठा लोकगीत सङ्गीतहरू तपाईँको माझमा राख्नको लागि हामी हरेक दिन आउँछौँ तपाईँलाई थाहा नै छ छ दिन आउँछौँ हप्तामा र हरेक दिनमा अलिक फरक फरक ढङ्गबाट तपाईँको माझमा उपस्थित हुने पनि गर्छौँ कहिलेकाहीँ लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका कलाकारहरूसँग पनि कुराकानी गर्छौँ उहाँहरूसँगको भलाको साडी तपाईँको माझमा राख्छौँ त कहिले यिनै लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका भर्खरै बजारमा आएका केही समय अगाडि चर्चामा रहेका सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ र आज मैले विशेष गरी अलिकति रमाइलो खालका गीत सङ्गीतहरू पनि छन् अलिकति तपाईँ हाम्रो मनलाई सुने खालका गीत सङ्गीतहरू छन् सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा लिएर आएको छु र यति बेला लोकसङ्कारको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो खालको गीतबाट एउटा देशप्रेमको भावनाले चाहिँ समेटिएको गीत पनि छ विरही कार्कीले दुःख दिने एल्बममा समावेश गर्नुभएको गीत हो यति बेला राख्छु तपाईँ सम्पूर्णको माझमा जय जय नेपाल पछि लागेर हे शान्ति होला भन्दै जनता पछि लागेर हे कुर्सीको लुम्मा नेता सधैँ जागेर हे आफ्नै देशमा कसले बुझ्ने आँसु हजुर कसले बुझ्ने पीडा कसले बुझ्ने आँसु हजुर कसले बुझ्ने पीडा जसले भर छोडाको हो नै हुन्छ घेडा आफ्नै देशमा ए आफ्नै देशमा जय जय नेपाल ए आफ्नै me न त शिक्षा न त शान्ति न त जागिर पाउने न त शिक्षा न त शान्ति न त जागिर पाउने हुन्छ भन्दै गर्ने हरको कति पछि लाउने आफ्नै देशमा ए आफ्नै देशमा जय जय नेपाल चलिदे रोकिदिने कसले सेलिब्रेटी बेचिरहेछन् रोकिदिने कसले त्यसलाई सबै सके बचाउ भन्छ जसले आफ्नै देशमा ए आफ्नै देशमा जय जय नेपाल ए आफ्नै मिठो खालको गीत तपाईँले सुनिसक्नु भएको छ सबै सामयिक गीत सङ्गीत अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा आइराखेका छन् त्यसो त अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा हरेक खाले गीत सङ्गीत तपाईँ हामीले सुन्न पाउँछौँ वास्तवमा लोकलयमा आधारित गीत सङ्गीतहरू अझ भनौँ गाउँका ती शब्दहरू गाउँको त्यो परिवेशलाई समेटिएर अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा गीत सङ्गीतहरू कमै सुनिन पाउँछौँ हामीले र कमै बजारमा आउने गरेका छन् विशेष गरी हरेक खाले गीत सङ्गीत हरेक खाले गीत सङ्गीतले आफ्नो एउटा लय अनि आफ्नो एउटा पहिचानलाई चाहिँ भुल्दै आएको हो कि जसो पनि तपाईँ हामीले आभास गरेका छौँ त्यस्तो चाहिँ नहोस् नेपाली लोकगीत सङ्गीतलाई तपाईँ हामी कसैले भुल्नु हुँदैन नेपाली लोकगीत सङ्गीतको लय नेपाली लोकगीत सङ्गीतको एउटा क्षेत्र जुन गीत सङ्गीत जहाँबाट हामीले निर्माण गर्नुपर्ने हो लोकगीत सङ्गीत चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ भने तपाईँले त्यसै गरी लोकगीत सङ्गीतहरू बजारमा लिएर आउनुहोला अलिकति व्यावसायिक रूपमा चाहिँ लोकगीत सङ्गीतको बजार फस्टाइराखेको छ र दुई चार दिन गीत सङ्गीत निकै नै चर्चामा रहन्छन् त्यस पछाडि तपाईँ हामीले सुन्न अलिक कम पाउँछौँ ती गीत सङ्गीत वास्तवमा सदाबार रूपमा नेपाली लोकगीत सङ्गीतको बजारमा गुन्जिरहने खालका गीत सङ्गीतहरू नेपाली बजारमा आइदिने हो भने अझ धेरै नेपाली लोकगीत सङ्गीतको बजार माथि उठ्ने थियो कि जस्तो लाग्छ र यति बेला तपाईँ लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ र लोकसङ्कारको व्यवसायमा रहेर मिठा मिठा लोकगीत सङ्गीतहरू तपाईँको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 पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकसङ्कार तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र लोकसङ्कारको व्यवसायमा रहेर निकै नै मिठा मिठा गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र आशा छ विश्वास छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसायसँगै हुनुहुन्छ आज मैले विशेष गरी लोकसङ्कारको व्यवसायमा सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा लिएर आएको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित आवाजले तपाईँको माझमा राख्न चाहन्छु नेपाली लोकगीत सङ्गीतको बजारमा पशुपति शर्मा कुनै नौलो नाउँ पक्कै पनि होइन यति बेला उनै चर्चित गायक पशुपति शर्माको सुरमा रहेको गीत निकै नै चर्चामा रहेको थियो यो गीत केही समय अगाडि तपाईँको माझमा राख्न चाहन्छु लोकसङ्कारको व्यवसायमा ओम नम शिवाय मङ्गलम भगवान विष्णु मङ्गलम ध्वज मङ्गलम पुण्डरी काक्ष मङ्गलाया तनोहरी बुझेर पिरातिलाको थिएँ जो जोसँग मना जिक भएको थिएँ ओइ सबै नाता जोडे ओम नम शिवाय ओम नम शिवाय भगवानकै नाम लिन्छु उनकै पूजा गर्छु माया प्रेम छोडे मैले माया प्रेम छोडे बिराती थिएँ जो जोसँग मना जिक भएको थिएँ ओइ सबै नाता छोडे ओम नम शिवाय ओम नम शिवाय लिन्छु उनकै पूजा गर्छु माया प्रिम छोडे मैले माया प्रिम छोडे माया प्रिम छोडे मैले माया प्रिम छोडे ओ माया प्रिम छोडे प्रेम छोडे निकै नै मिठो रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसायसँगै हुनुहुन्छ र लोकसङ्कारको व्यवसायमा निकै नै चर्चित लोकभाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यिनै गीत सङ्गीत सँगसँगै हामी कार्यक्रमको पनि लगभग अन्तमा आइपुग्न लागिसकेका छौँ अब भने कार्यक्रमबाट पनि छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार पटक्कै बन्दर धनी लाउँदैन पटक्कै फोनै आएन मलाई मेरी मायालुको फोनै आएन मैले कोसिस गर्दा के बोलाउँदै लाएन बिर्स्यो कि चाटक्कै बन्दर धनी लाउँदैन पटक्कै फोनै आएन मलाई मेरी मायालुको कुनै आएन मैले कोसिस गर्दा